भाषाविद तथा लेखक समालोचक आङ देम्बेको निधन मधेसी मोर्चाद्वारा आज पनि संसद बैठक बहिष्कार वैशाखदेखि यता बाढी पहिरोबाट सडचालिस जना र चट्याङले बाह्र जनाको मृत्यु एसएलसी पछि प्राविधिक विषयमा भर्ना हुने विद्यार्थीको मापदण्ड परिवर्तन इराकमा आत्मघाती हमला कम्तीमा तीस जनाको मृत्यु अमेरिकामा प्रदर्शनकारीको भिडबाट गोली हानी पाँच प्रहरीको हत्या र संघको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा विश्व विजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकपको फाइनलमा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना भाषाविद तथा लेखक समालोचक तेजमान आङ देम्बेको निधन भएको छ भाषिक अनुसन्धान क्षेत्रमा क्रियाशील आङ देम्बे लामा लामो समय आङ देब्बे लामो समयदेखि जन्डिस रोगबाट ग्रसित भएका थिए विक्रमसम्म दुई हजार बाइस साल पुष तेह्र गते लुम्फा लुम्फाबुङ तीनमा जन्मिएका आङ देम्बेको बिहिबार अपरान्न साढे चार बजे आफ्नै निवासमा निधन भएको उनका भाइ लिकराम आङ देम्बेले जानकारी दिएका छन् महेन्द्र बहुमुखी क्याम्पस तहाचालबाट ऐच्छिक अंग्रेजी विषयमा बीएड गरी विद्या बारिदीका लागि लाइडन विश्वविद्यालयको तुलनात्मक भाषा विज्ञान विभागमा अध्ययन गर्दा गर्दै प्रमोटरसँगको विवादका कारण नेपाल फर्केर उनी भाषा विज्ञानमा क्षेत्रमा खोज अनुसन्धानमा लागेका थिए अध्ययन अनुसन्धानसँगै उनी अध्यापन पेसामा पनि संलग्न रहेका थिए भाषा विज्ञानका क्षेत्रमा सैद्धान्तिक महत्व राख्ने दर्जनौं लेखहरू राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका संसदको आजको बैठक पनि बहिष्कार गरेको छ सभामुख ओन्सारी घरतीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदले आफ्नो ठाउँबाट उठेर विरोध जनाएका हुन् त्यसको लगत्तै सभामुख घरतीले मोर्चाको तर्फबाट सांसद अकवाल अहमद शाहलाई बोल्नको लागि समय प्रदान गर्नु भएको थियो सांसद शाहले संविधानका अन्तर्वस्तुका विषयलाई लिएर मोर्चाले नौ महिनादेखि सड़क आन्दोलन र अनसनमा रहँदा पनि प्रमुख राजनैतिक दल र सरकारले व्यवस्था गरेको आरोप लगाउँदै संविधानको मूल मर्मले पछि पारि गरिएका समुदायको भावनात्मक आत्मसात गर्न नसकेको धारणा राखेका छन् आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जान सक्ने चेतावनी दिँदै उनले संविधानले अल्पसंख्यक जनतालाई होइन विगतदेखि राज गर्दै आएको निश्चित वर्ग र समुदायलाई मात्र हित गर्ने धारणा राखेको बताएका छन् त्यस लगत्तै मोर्चासँग आबद्ध राजनीतिक दलका सांसद बैठकबाट बाहिरिएका थिए नेपालको संविधानप्रति फरक धारणा राखेर नौ महिनादेखि आन्दोलनमा रहेको मोर्चाले निरन्तर रूपमा सदन बहिष्कार गर्दै आएको छ काम गरेर स्पेन भ्रमणमा मान्छे पठाउन खोज्ने माओवादी केन्द्रका सांसदहरूलाई कारवाही गर्न नेपाली कांग्रेसले माग गरेको छ उसले अबदेखि कुनै सांसद विदेश भ्रमणमा जानुभन्दा अघि संसदलाई विस्तृत जानकारी दिनुपर्ने र अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गर्न माग पनि गरेको छ माओवादीका आठ सांसदहरूलाई स्पेन भ्रमणका नाममा मानव तस्करीको आरोपमा प्रहरले अनुसन्धान जारी राखेको छ सांसदहरू राममाया बोगटी गोमा कुवर डोरप्रसाद उपाध्याय सृजना खत्री सन्त कुमार थारू रूपा महर्जन दिलमाया धानी धामी र बैतडीकी धना माथि प्रहरले अनुसन्धान जारी राखेको छ स्पेनका लागि भिसा आवेदन गर्दा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस कृत्य गरी नक्कली पीए बनाएर विदेश पठाउन खोजेको आरोप उनीहरूमाथि लागेको छ शुक्रबार व्यवस्थापिका संसदको शून्य समयमा बोल्दै कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपाने र अम्बिका बस्नेतले स्पेन काण्डले संसदहरूको बेइज्जत भएको भन्दै कार्यवाहीको दायरामा ल्याउन माग समेत गर्नु भएको छ वैशाखदेखि असार तेइस गतिसम्म बाढ़ी पहिरोबाट देशभर सडचालिस जनाको ज्यान गएको छ व्यवस्थापिका संसद बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले बाढ़ी पहिरोबारे जानकारी दिँदै सडचालिस जनाको ज्यान गएको जानकारी दिनुभएको छ तीन महिनाको अवधिमा चट्याङ लागेर देशभर बासठी जनाको ज्यान गएको छ गृहमन्त्री बस्नेतका अनुसार बाढ़ी पहिरोमा परि पन्ध्रजना बेपत्ता भएका छन् भने सन्ताउन्न जना घाइते भएका छन् गृहमन्त्री बस्नेतले प्राकृतिक प्रकोपको घटनामा सरकारले उद्धार र राहतको काम कामलाई तदारूकताका साथ गरिरहेको बताउनु भएको छ बाढ़ी पहिरोका एक सय बाह्र घटनामा एक सय अडतिस घरमा पूर्ण क्षति र एक सय साठी घरमा आंशिक क्षति भएको छ चट्याङको एक सय चौध घटनामा एक सय चालिसजना घाइते भएका छन् चट्याङले तीन घर पूर्ण रूपमा र सात घर आंशिक रूपमा क्षति भएका छन् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्तन गरेको छ सिटिभिटी राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरी प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो सिटिभिटीले एसएलसीमा अंग्रेजी गणित र विज्ञान विषयमा डी प्लस ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना हुन पाउने व्यवस्था गरेको सिटिभिटीका सदस्य सचिव डाक्टर रामहरि लामिसानेले जानकारी दिनुभएको छ यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनका लागि अंग्रेजी गणित र विज्ञान विषयमा सी ग्रेड ल्याएको हुनुपर्ने व्यवस्था गरेकोमा अहिले यो परिवर्तन गरेको हो सीटीभीटीले स्वास्थ्य विषयको डिप्लोमा कोर्सका लागि जीपीए कम्तीमा दुई अंग्रेजी गणित र विज्ञानमा सी ल्याएको हुनुपर्ने व्यवस्था भने यथावत राखेको छ इन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अंग्रेजीमा डी प्लस विज्ञान र गणितमा सी भए पुग्ने आजको बैठकले निर्णय गरेको लामिछानेले जानकारी दिएका छन् कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि लागि अंग्रेजी गणित र विज्ञान मध्ये दुईवटामा सी र एउटामा डी प्लस भए पनि भर्ना हुन पाउने र होटल म्यानेजमेन्ट र उद्यमशीलता विकास र सोसल वर्क जस्ता विषयमा डिप्लोमा कोर्सका लागि अंग्रेजी विषय गणित र विज्ञानमा डी प्लस भए पनि भर्ना पाइने व्यवस्था गरेको सदस्य सचिव सानेले जानकारी दिएका छन् संसदीय सुनवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधी प्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ समितिको बिहान बसेको बैठकले यादवको सुनवाई गर्दै उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको हो संसदीय समितिले अनुमोदन गरेपछि यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्ने बाटो खुलेको छ संसदीय सुनवाई पनि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ आफ्नो नाम अनुमोदनपछि यादवले दुई हजार चौहत्तर सालभित्र गर्नुपर्ने स्थानीय तह प्रदेश र संसदीय चुनावका लागि आयोग तयार रहेको बताउनु भएको छ आफू निष्पक्ष रूपमा काम गर्न तयार रहेको पनि उहाँले बताउनुभयो कार्यवाहक प्रधान न्यायाधीश सुशीला कार्कीको सुनवाई भने पर्सि आइतबार हुनेछ अब देश बाहिरका खबर इराकको राजधानी बगदादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमला र गोली प्रहारबाट कम्तीमा तीसजनाको मृत्यु भएको छ इराकी सुरक्षा स्रोतलाई उद्धृत गर्दै रोइटर्स समाचार एजेन्सीले भने विस्फोटबाट पैंतिस जनाको मृत्यु र साठी जना भन्दा बढ़ी घाइते भएको जनाएको छ मुस्लिम समुदायको पवित्र पर्व ईद मनाउन भेला भएकाहरू माझ भएको आत्मघाती बम विस्फोट र गोली प्रहारमा अन्य धेरै घाइते भएका छन् बलाद शहरमा रहेको मस्जिदमा आत्मघातीले बम विस्फोट गराए लगत्तै गोली चलेको अधिकारीहरूले बताएका छन् अमेरिकाको डलासमा भएको एक प्रदर्शनका क्रममा चलाइएको गोली लागि पाँच प्रहरी अधिकृत मारिएका छन् घटनामा अरू छजना घाइते भएका छन् गत हप्ता अश्वेत नागरिकमाथि प्रहरले गोली चलाएको विरोधमा भएको प्रदर्शनका क्रममा कसैले माथिबाट प्रहरीमाथि गोली हान्दा ती प्रहरी अधिकारीको मृत्यु भएको डालस प्रहरी प्रमुख डेभिड ब्राउनले जानकारी दिएका छन् एम्बोस शैलीले प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको डालस प्रहरी प्रमुख ब्राउनले जानकारी दिएका छन् अब खेल खबर नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटोको कोजीले बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि टोलीको घोषणा गरेका छन् एक महिनाको प्रशिक्षणपछि उनातिसजना मध्येबाट अन्तिम चरणमा उनले एक्काइसजना खेलाड़ी छनौट गरेका हुन् अनिल गुरूङ कप्तान र विराज महर्जन उपकप्तान रहेको नेपाली टोलीमा तीनजना गोलकिपर नौजना डिफेण्डर पाँचजना मिडफिल्डर र चारजना स्ट्राइकर रहेका छन् टीममा राजुकाजी साक्य प्रशिक्षक र उज्जवल मानन्दर गोलकिपर प्रशिक्षक रहेका छन् नेपालले असार एकतीस र साउन दुई गते बंगलादेशको ढाकामा मैत्रीपूर्ण फुटबल खेल्दैछ घोषणा गरिएको नेपाली टीमको गोलकिपरमा किरण लिम्बू विवेक विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन् भने डिफेन्डरमा विराज महर्जन रबिन श्रेष्ठ अनन्त तामाङ आदित्य चौधरी जितेन्द्र कार्की दिनेश राजवंशी देवेन्द्र तामाङ मानबहादुर तामाङ रञ्जित धिमाल रहेका छन् यस्तै मिडफिल्डरमा सुजन श्रेष्ठ विशाल राई राजेन्द्र रावल अञ्जन विष्ट रहेका छन् भने फरवार्ड अनिल गुरुङ नवयुग श्रेष्ठ भरत खवास रञ्जन विष्ट पनि रहेका छन् विश्वविजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकपको फाइनलमा पुगेको छ राति भएको खेलमा उपाधिको दावेदार मानिएको जर्मनी फ्रान्ससँग दुई शून्यले पराजित भएको हो फ्रान्सका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरेका हुन् जर्मनीमाथि फ्रान्सको यो ऐतिहासिक जित हो कुनै पनि मुख्य प्रतियोगितामा फ्रान्सले जर्मनीलाई सन् उन्नाइस सय अन्ठाउन्न हराउन सकेको थिएन बलमा नियन्त्रण जर्मनीको धेरै भए पनि उसले गोल गर्ने राम्रा अवसर सदुपयोग गर्न सकेन युरोकप फुटबलको पार्टीका लागि अब फ्रान्सले पोर्चुगलसँग आउँदो आइतबार खेल्नेछ वेजलाई हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक भाषाविद तथा लेखक समालोचक आङ देम्बेको निधन मधेसी मोर्चाद्वारा आज पनि संसद बैठक बहिष्कार वैशाखदेखि यता बाढी पहिरोबाट सडचालिस जना र सट्याङले बाह्र जनाको मृत्यु एसएलसी पछि प्राविधिक विषयमा भर्ना हुने विद्यार्थीको मापदण्ड परिवर्तन इराकमा आत्मघाती हमला कम्तीमा तीस जनाको मृत्यु अमेरिकामा प्रदर्शनकारीको भीड़बाट गोलीहानी पाँच प्रहरीको हत्या र बङ्गलादेशको संघको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा विश्व विजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकपको फाइनलमा समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनबीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट बिदा हुन्छु नमस्कार